माया है बसला रसैले छुटाउन खोजला कसैले माया है बसला रसै छुटाउन खोजला कसैले नजिस्को आँखाको सानले मन थाम्न सक्दैन ज्यानले नजिस्को आँखाको सानले मन थान्न सक्दैन ज्यानले भोलि फर्के आउँछु आउँदिन तिमीलाई भेट्न पाउँछु पाउँदिन ठाउँको म परदेशी नहेर झ्यालैमा बसे यो ठाउँको म परदेशी भोलि फर्के आउँछु आउँदै तिमीलाई भेट्न पाउँछु पाउँदै भोलि फर्के आउँछु आउँदै हेर्न पाउँछु पाउँदिन माया हे बसला रसैले छुटाउन खोजला कसैले माया हे बसला रसैले छुटाउन खोजला कसैले नजिस्कौ आँखाको सानले मन थाम्न सक्दैन ज्यानले भोलि फर्की आउँछु आउँदिन छु पाउँदिन नौजाले रूपी मन भयो साह्रै नै लोभी माया तिम्रो नौ जाले रूपी भोलि फर्के आउँछु आउँदिन तिमीलाई भेट्न पाउँछु पाउँदिन मायाको आशा ठुलै छ संसारको रित यस्तै छ मायाको आशा ठुलै छ संसारको रित यस्तै छ नजिस्को आँखाको सानले मन थाम्न सक्दैन ज्यानले नजिस्को आँखाको सानले मन थाम्न सक्दैन ज्यानले भोलि फर्की आउँछु आउँदिन तिमीलाई भेट्न पाउँछु पाउँदिन भोलि फर्की आउँछु आउँदिन तिमीलाई भेट्न पाउँछु भोलि फर्की आउँछु आउँदिन तिमीलाई भेट्न पाउँछु पाउँदिन